साप्ताहिक रेडियो कार्यक्रम इन्द्रेणी लघुकथा कविता मुक्तक चुटकिला अभिनय गीत गजल हाइक्यू साथै अन्य सम्पूर्णको सम्मिश्रण एउटै कार्यक्रम इन्द्रेणी रेडियो सानी भेरी एफएम उनानब्बे थोप्लो दुई र एक सय थोप्लो आठ मेगा हर्सका साथै रेडियो भेरी डट कम मार्फत संसारैभरि नेपाली लोकदोहोरी तथा सदाबहार आधुनिक गीतहरूसँगै महेश केसीको यो साथ प्रत्येक साताको शनिबार बिहान नौ बजेको समाचारपछि विविध प्रतिभाको संगम, विविध प्रतिभाको आगनी कार्यक्रम इन्द्रेणी लिएर सुख दुःख सार्दै माया प्रीति गाँस्दै उकाली ओह्राली अनि भन्ज्याङ चौतारी हुँदै तपाईँको रेडियो सेटमा गुन्जिन साप्ताहिक रेडियो कार्यक्रम इन्द्रेणी इन्द्रेणी सबको शुभ सलाम नमस्ते माया सम्झना अनि सुस्वागतम विविध प्रतिभाको सङ्गम विविध प्रतिभाको आगनी रेडियो कार्यक्रम इन्द्रेणीमा प्रविधि कक्षबाट चन्द्रकौँड स्टुडियोको अनियर कक्षबाट म महेश केसी सुख दुःख साटो माया प्रीति गाँच्न उकाली ओह्राली अनि भन्ज्याङ चौतारी हुँदै ठिक्क एक सातापछि आएका छौँ आज पनि रेडियो सानी या एफएम उनानब्बे थोप्लो दुई र एक सय थोप्लो आठ मेघार्जका साथै इन्टरनेट अनलाइनमा रेडियो सार्निभेरी डट कम लगन गरेर पनि हामीलाई सुन्दै हुनुहुन्छ एउटा अत्यन्तै सुखद समाचार यहाँहरूको लागि के छ भने धेरैजना साथीले इन्डियनी अफेयरमा सुन्न पाइएन भनेर गुनासो गरि नै रहनु भएको छ तर यहाँहरूको गुनासोको सम्बोधन भएको छ भन्नुपर्छ आजदेखि का सम्पूर्ण कार्यक्रमहरू यहाँहरू रेडियो सानी भेरी डट कम लगअन गरेर हाम्रो कार्यक्रमलाई सोझै अथवा डाउनलोड गरेर पनि मजाले सुन्न सक्नुहुने एउटा अवसर सुविधा यहाँहरूको लागि छ यसका लागि थ्याङ्क्स चन्द्र जो जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ अर्थात् रहनुभएको छ त्यही अवस्थालाई सुखानुभूति गरेर रहनुहोला भन्ने कुराको अनुरोध गर्दै विविध प्रतिभाको सङ्गालो आगनी र मझेरी हो कार्यक्रम इन्द्रेणी महिला सहभागी साथीले शून्य अठासी पाँतिस दुई सय एकानब्बे पुरुष सहभागी साथीले शून्य अठासी पाँतिस दुई सय बयानब्बेमा फोन गरेर हामीलाई प्रतिभा सुनाउन सक्नुहुन्छ फोन मार्फत सुनाउनु मिल्ने जे पनि प्रतिभा सुनाउनु पर्ने हुन्छ तर केही इज्जतिलो र केही गतिलो चाहिँ हुनैपर्छ प्रतिभामा दम हुनुपर्छ है साथी भन्ने कुराको भन्नु छ कस्तो भयो यहाँहरूको दसैँ अनि कस्तो हुँदैछ यहाँहरूको दसैँ कोजाग्रत पूर्णिमासम्म त टिका अनि आफन्तहरूबाट आशीर्वाद ग्रहण गरेर हामी दसैँ मनाउँछौँ है सो यहाँहरू पनि टिका थाप्ने आशीर्वाद ग्रहण गर्ने यो सुनौलो अवसरलाई सदुपयोग गर्दै हुनुहुन्छ होला रमाइलोसँग दसैँ मनाउनुहोस् सबैसँग भेटघाट गर्दै माया साटेर खुसी बाँडेर दसैँ मनाउनुहोस् है साथी के गर्नु हामी त अब घर गएका पनि थियौँ तर एकदम छिटो घरबाट फर्क्यौँ किनभने तपाईँहरूलाई तपाईँहरूको मायाले हामीलाई तानेर ल्याएको छ भन्नुपर्छ सो यहाँहरू चाहिँ घरमा बसेर एकदम रमाइलोसँग मिठो खाएर राम्रो लगाएर भनेको म जे होस् जे छ त्यही कुरालाई मिठो मानेर खानुहोस् जे छ त्यही कुरा राम्रोसँग लगाएर दसैँ मनाउनुहोस् भन्ने कुराको कामना गर्छौँ दसैँ जारी छ दसैँको चहल पहल जारी छ घरदेखि घरदेखि बाहिरसम्म बाहिरदेखि घरसम्म एकदम रमाइलो बेला र मौसम छ भन्दै आउनुहोस् यो निकै नै मिठो गीतबाट आजको का बसाइको कार्यक्रमको आरम्भ गरौँ यो के हो माया जस्तै from the Nepali movie how funny please enjoy this song हो माया जस्तै एकदमै मिठो गीतपछि स्वागत छ कार्यक्रममा ज जसले हामीलाई जहाँ जहाँहरू सुन्दै हुनुहुन्छ कोही देशमा कोही विदेशमा तर एकदमै रमाइलो मुडमा दसैँको मुडमा छौँ हामी जे होस् यहाँहरूको दसैँ रमाइलो भयो होला कति साथीहरू छ अब दसैँ सकेर फेरि आफ्नो कर्मभूमितिर कर्म क्षेत्रतर्फ फर्किनुपर्ने बाध्यता पनि छ अब अलि अप्ठ्यारोहरू सजिलोहरू सबै बिहोरेर हामी अगाडि बढ्नुपर्ने बाध्यता छ सो जे गर्दै हुनुहुन्छ त्यो पनि राम्रो होस् जे गर्दै गर्नुहुनेवाला छ त्यो पनि राम्रो होस् है दुईवटा नम्बर छन् शून्य अठासी पाँतिस दुई सय एकानब्बे महिला सहभागी साथीका लागि पुरु महिला सहभागी साथीका लागि अनि शून्य अठासी पाँतिस दुई सय बयानब्बे चाहिँ पुरुष सहभागी साथी ला साथीका लागि होइन चन्द्र कोही हुनुहुन्छ आउनु भएको छ कोही ल उहाँसँग कुराकानी गरौँ हाम्रो फर्स्ट कलर हजुर नमस्कार हजुर कहाँबाट कसको आवाज रुकुमकोटदेखि के चाहिँ नाम भन्नुभयो धनकुमारी थापा म त कस्तो धनकुमार थापा जस्तो सुनिरहेको थिएँ तपाईँको स्वर अलिअलि केटाको जस्तो पनि छ कि हजुरको स्वर छ नि अलिकति केटाको जस्तो पनि लाग्छ कि धनकुमारीजी धन कतिको छ त यहाँसँग एकदम वा अनि दसैँ कसरी मनाउनु भयो मनाउँदै हुनुहुन्छ ठिक ठिकै हुँदैछ रुकुमकोट हामीलाई कहाँबाट गर्नुभयो रुमाल भाडादेखि भनेपछि त्यहाँ त कोजाग्रत पूर्णिमाको दिन तल छिप्री दहमा चाहिँ मेला लाग्छ क्यारे होइन ए बोलाइसक्नु भयो म धन बोलाउनु हुँदैन कि भन्ठानेको थिएँ धनकुमारीजी सबै ठिकै छ तिमीले भने आफ्नो मन टाढ्यौ र त के भयो मायाको त्यो दिन तिमीले बाल्यौ र त के भयो मसँग टाढा हुन त्यो कदम चाल्यौ र त के भयो प्रेम के हो मिलन के हो बिर्सिसकेँ मैले आज प्रेम के हो मिलन के हो बिर्सिसकेँ मैले आज तिमीले दिएको वचन थाल्यौ र त के भयो मायाको त्यो दिन तिमीले बाल्यौ र त के भयो मसँग टाढा हुन त्यो कदम चाल्यौ र त के भयो हाँसो खुसी मनबाटै टाढा गइदिँदा हाँसो खुसी मनबाटै तादागै दिवा दिदा अनि रोदनहरू मनबाट फाल्यौ र त के भो मायाको त्यो दिनले ढाल्यौ र त के भो मसँग टाढा हुन त्यो कदम चाल्यौ र त के भो यति नै दादा धेरै धेरै धन्यवाद छ धनकुमारीजी आजलाई छुट्यौँ ल नमस्ते धनकुमारी थापा हुनुहुन्थ्यो आउनुभएको थियो हाम्रो रुकुमकोटबाट आएँ भन्दै हुनुहुन्थ्यो हामी सँगै छौँ यहाँहरूसँग चन्द्र कोही हुनुहुन्छ साथी के दुई सय बयानब्बेमा केही खराबी आएको आउँदै आएको कि आउँदै गरेको ला दुई सय एकानब्बे हामीसँग छ कोही हुनुहुन्छ साथी हजुर नमस्कार हेलो हेलो नमस्कार हजुर कहाँबाट को बोल्नुभयो हजुर ओहो उर्मिलाजी हजुर आज रुकुमकोटतिरबाट साथीहरू त्यही भट्टाबाट हो त रमाइलो छ हजुर एकदम रमाइलो छ भनौँ उर्मिलाजी दसैँ कसरी मनाउँदै हुनुहुन्छ दसैँ पनि रमाइलो तरिकाले मनाइँदैछ रमाइलो तरिकाले मनाउँदै हुनुहुन्छ हजुर अनि जे होस् खुसी भएर मनाउँदै हुनुहुन्छ हजुर हजुर है हजुर अनि के छ नयाँ ताजा हजुर के छ नयाँ ताजाहरू रुकुमकोटतिर सबै ठिकै छ उर्मिलाजीले चाहिँ हाम्रो लागि के लिएर आउनु भएको छ त एउटा गीत गाउँछु दादा एउटा गीत लु सुरु गरौँ गिटिङको उति दुई चार थाका मामला फर्के सोधे गाउँ घर किरा मामला क्यारी साइला क्यारी जीवन चल्छ नेता सबै गाडीमा युवा जति खाडीमा म त साधै मेला पात बारीमा नेता सबै युवा जति खाडीमा माता साधै मेला हजुर धेरै धेरै धन्यवाद उर्मिलाजी मिठो गीतका लागि चन्द्रले धन्नै ब्याकग्राउन्ड क्लिक गर्ने गरिसकेको मिठो गीत रहेछ म चाहिँ फर्स्ट अफ अल सुन्दैछु धेरै धेरै धन्यवाद फेरि फेरि आउनुहोला नमस्ते नमस्ते उर्मिला गौतमजी हुनुहुन्थ्यो रुकुमकोटबाट एकदम मिठो गीत सुनाएर जानुभयो भयो के त भने शून्य अठासी पाँतिस दुई सय एकानब्बे मात्रै हामीसँग भयो होइन चन्द्र भनेपछि पुरुष सहभागी साथीहरूले पनि भट्टाबाट यसैमा डायल गर्नुहोस् है अब किनभने यो पाँतिस दुई सय बयानब्बेवाला नम्बर चाहिँ हामीसँग प्राविधिक कारणवश हामीसँग रहेन अहिले अब हामी <laughs> नेक्स्ट विक रहन्छ रहँदैन अथवा चन्द्रको प्रयास जारी छ हामी लिन पनि सक्छौँ पछाडि तर अहिले महिला पुरुष दुवै साथीहरूले चाहिँ यही शून्य अठासी पाँतिस दुई सय एकानब्बेमै डायल गर्नु होला भनेर म भन्दिनँ आइसक्यो है आइसक्यो ल अब ठिकै छ महिला साथीहरूले महिलाकै लाइनमा पुरुष साथीहरूले पुरुषकै लाइनमा गर्नु होला यो अब कति बेला कहाँ के हुन्छ भन्ने कुरा त प्रविधि हाम्रो हातमा छैन जे पनि हुनसक्छ भन्ने कुरा त यहाँहरूलाई पनि थाहा छ होइन आइसक्यो होइन चन्द्र ठिकै छ ल कोही हुनुहुन्छ अब उहाँसँग पनि हामी कुराकानी गर्छौँ महिला साथी नै हुनुहुन्छ हजुर नमस्कार ए पुरुष नै भएछ कति गर कतिमा गर्नुभएको थियो दुई सय बयानब्बेमा एकानब्बेमा गर्नुभएको थियो है अब चाहिँ पुरुष साथीहरूले दुई सय बयानब्बेमै गर्नुहोस् है ल कहाँबाट बोल्दै हुनुहुन्छ टिकारामजी के छ हालखबर टिका टिका कति एकदम ठिकठाक छ टिका कतिको लगाउनु भयो त यहाँले चन्द्र ब्याकग्राउन्ड ट्युन खै अनि टिकारामजी दसैँ कस्तो हुँदैछ एकदमै रमाइलो भइरहेछ होइन के गर्नुभयो स्पेसल दसैँमा हुन्छ नि एकदम सम्झना योग्य चाहिँ के गर्नुभयो यहाँले टिका लगाइयो आशीर्वाद ग्रहण गरियो होइन त्यसैलाई नि स्पेसल मान्नु पर्यो होइन खुसी लाग्यो रामजी है लास्ट विक पनि हाम्रो कुराकानी भएको थियो है नेक्स्ट गएको स्याटरडे होइन टिकारामजीले हाम्रो लागि चाहिँ के लिएर आउनु भएको छ हल्ला सुरु गर्नुहोस् फुल फुलेर पहेँलै भयो फुल फुलेर पहेँलै भयो आधी जोवन हाँस खेलमै गयो आजी जवान मायालाई भयो पञ्चेपा थालेसी घाम किन चञ्चल चञ्चल भइहाल्छ मन किन फुल फुलेर पहेँलै भयो फुल फुलेर पहेँलै भयो आधी जौवन हाँस खेलमै गयो आदि जो बन मायालाई भयो फुल फुले पायलै भयो आदि जो बन हाँस खेलमै गयो आदि जो बन मायालाई भयो टिकारामजी हजुर कुन चाहिँ माया रहेछ त भाग्यमा नि सारा जोबनै पाउने भयो होइन धेरै धेरै धन्यवाद छ नेक्स्ट विक फेरि कुराकानी गरौँला नमस्ते छुट्यौँ है टिकारामबाट हुनुहुन्थ्यो दुलीबाट मिठो गीत सुनाएर जानुभयो हामी सँगसँगै छौँ नेक्स्ट कलर हुनुहुन्छ हजुर नमस्कार हेलो हजुर नमस्कार हेलो दादा नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर के छ हाल खबर सब ठिकठाक छ बरु हजुरहरूको सुनाउनुहोस् एकदम ठिकठाक छ के छ स्याला पाखातिर एकदम ठिकठाक छ दादा हो दसैँ कसरी मनाउँदै हुनुहुन्छ ठिकै मनाइयो दादा मनाइ मनाउँदै हुनुहुन्छ होला किनभने पूर्णिमासम्म दसैँ रहन्छ होइन हजुर दादा अनि सबै ठिकै छ अरू के गर्नुहुन्छ यहाँले स्याला पाखामा दादा बर्बाद भयो बर्बाद के गरेर बसौँ है यति राम्रो मान्छे आहा अनि केही गरेर बस्यो भने झन् राम्रो हुन्छ क्या है मेरो कामना छ यहाँले अवश्य पनि केही गरेर बस्नुहुनेछ होइन अनि के चाहिँ के चाहिँ लिएर आउनु भएको छ त हाम्रो लागि सुरु गरौँ सुनको तला कि हारमा घर आउने मन थियो पापी चाउने दिन तल सुनको जाला पायो तिहारमा घर आउने मन थियो पापी चाउले दिन तल हजुर धेरै धेरै धन्यवाद आउँदा गाउँदैछ अलि मिहिनेत गर्नुहोस् है छुट्यौँ नमस्ते सुशील विकस यहाँलाई पाखाबाट ल है साथी अलिअलि मिहिनेत पनि गर्नुपर्ने हुन्छ सम्झनामा आइरहन्छौ किन थाहा छ मैले तिमीलाई पाउँदिनँ सधैँभरि यही आँखाको हुन्छौ दायाँ बायाँ न त तिमी मेरी हुन्छौ न त म नै तिम्रो हुन्छु तर पनि किन लाग्छ यति धेरै माया रमेश राज भण्डारी र सुनिता परियारको स्वर यहाँका लागि सम्झनामा आइरहन्छौ किन थाहा छ मैले तिमीलाई पाउँदिन सधैँभरि आँखाको घुम्छौ दायाँ बायाँ न त तिमी मेरी हुन्छौ न त मनाइ तिम्रो तर पनि किन छ यति धेरै माया आइरहन्छौ किन थाहा छ मैले तिमीलाई पाउँदिन सधैँभरि आँखाको हुन्छौ दायाँ बायाँ न त तिमी मेरी हुन्छौ न त म तिम्रो हुन्छु हरा पनि किन लाग्छ यति धेरै माया न त तिमी मेरी हुन्छौ न त मलाई तिम्रो हुन्छु तर पनि किन लाग्छ यति धेरै त्यसपछि यहाँहरूलाई एकदमै धेरै कार्यक्रम इन्द्रियणीहरू सुन्दै हुनुहुन्छ शून्य अठासी पाँतिस दुई सय एकानब्बे यो चाहिँ महिला सहभागी साथीका लागि शून्य अठासी पाँतिस दुई सय बयानब्बे चाहिँ पुरुष सहभागी साथीका लागि छ निधारमा रातो टिका शिरमा पहेँलो जमारा अनि आशीर्वाद सँगै आफन्तहरूसँगको भेटघाट यो रमाइलो भेटघाट रमाइलो छेन रमाइलो पल सबैजना सँगै रहेर दसैँ मनाउँदै हुनुहुन्छ होला अहिलेसम्म पनि दसैँ एकदम जारी नै छ पूजाग्रत पूर्णिमासम्म टिका थाप्ने भेटघाट गर्ने चलन नै रहन्छ दसैँपछि फेरि अर्को एउटा रमाइलो चाड रमाइलो पर्व तिहार पनि नजिकै आउँछ अब यो महिनाको लास्ट लास्टमा चाहिँ दसैँ पछिको तिहार छ तिहारका लागि पनि केही साथीहरू छ तिहार मनाउने भनेर तिहार मनाउने गरी घर फर्किनु भएको छ फेरि केही साथीहरू चाहिँ दसैँ मनाएर फर्किने गरी हुनुहुन्छ केही चाहिँ दसैँमा आउनु पाउनु भएन तिहारमा आउनेवाला हुनुहुन्छ कसैलाई चाहिँ फेरि दसैँमा पनि आउनु पाउनु भएन तिहारमा पनि आउनु पाउनु भएन है यस्तै बाध्यताहरू अप्ठ्याराहरू छन् तर अप्ठ्याराहरूलाई सप्ठ्यारो बनाएर सजिलोलाई असजिलो बनाएर दुःखलाई सुखमा परिणत गरेर हामीले दसैँ मनाउँ तिहार मनाउँ चाडपर्व सफल सपसेनहरू यहाँहरूको लागि सुखद रहन् भन्ने कुराको कामना गर्दै कार्यक्रम इन्द्रेणीमा हुनुहुन्छ कोही कलर उहाँसँग कुराकानी गर्छौँ हजुर नमस्कार हजुर कहाँबाट कसको आवाज अनिता रावत अनिता रावत अनिताजी के छ खबर हाम्रो पनि एकदम ठिकठाक छ अनि अनिताजीले के गर्नुहुन्छ सल्यानमा अध्ययन गर्ने काम गर्ने बसाबस कस्तो रमाइलो रहेछ नि अध्ययन पनि गरेको बसेको पनि फेरि काम पनि गर्ने है एकदम राम्रोसँग यो सबै कुराहरूलाई मिलाएर अगाडि बढ्नुहोस् दसैँ कस्तो हुँदैछ एकदम रमाइलो हुँदैछ एकदम हामी भनेपछि त यहाँहरूकोतिर आउनु पर्थ्यो कि क्या हो हामी पनि होइन अनिताजी अब के चाहिँ लिएर आउनु भएको छ त हाम्रो लागि हो सुरु गरौँ है ल माया मायाको छानो मायाको सानो भयो सानो आफ्नो नि तारा सपना भयो मधुरो मनमा पीडा भएर होला नि सुरे पानी लाग्छ मधुरो मनमा पीडा भएर सोलानी तुरे बानी लाग्छ मधुरो मनमा पीडा भएर होला नि तुरे बानी लाग्छ मधुरो धेरै धेरै धन्यवाद राम्रोसँग बस्नु होला आजलाई छुट्टी हो नि दाजी नमस्ते सल्यान भल्चोरबाट सुनिता अनिता है अनिता रावलजी आउनुभएको थियो अर्को कलर हुनुहुन्छ हजुर नमस्कार हेलो सर नमस्कार हजुर कहाँबाट कसको आवाज हजुर रुकुमको गराइला मेगादेखि नारायण हो नारायण हजुर नारायणजी हजुर के छ गरालातिर हजुर एकदम ठिकै छ सर अब एकदम अब दसैँलाई बिदाई गऱ्यो भनौँ अब बिदाई गरिसकियो आज त बाँकी आज भोलि आज भोलि पर्सि तिन दिन त छ दसैँ तपाईँले बिदा नगरे पनि दसैँ बसिरहेको छ तपाईँको छेउमा रमाइलो हुँदैछ दसैँ नारायण नारायण <laughs> नारायणजी अनि हामी फर्स्ट अफ अल कुरा गर्दैछौँ कि क्या हो है अनि अरू सबै ठिकै छ हजुर सर एकदमै ठिकै छ सर भन्नुहोस् एकदम हाम्रो ठिकठाक छ कस्तो नारायणजी आएर मलाई नारायण नारायण भनिराख्नु मन लाग्छ <laughs> के ल्याउनु भएको छ हाम्रो लागि एउटा गीत बनाइहालौँ लु लु लु जाम अगाडि भेट होस् भने देउतालाई भागिन के कथै सकेन कि भोग्ने मान्थ्यो हिजो अतिमा आजसम्म यतै छु क्यारे जाउँ भेट्नलाई त्यति पारी उनको बस्तीमा देउतालाई भाकिन् कि कठै उने पर्खाइ मै थाकिन् कि भोग्ने मान्छौ हिजोमा आजसम्म यतै छु क्यारी जाउँ भेट्नमा यति पारी उनको बस्तीमा आजसम्म यतै छु क्यारी जाउँ भेट्नमा नारायणजी सकेसम्म खोला नाला तरेर पहाड काटेर भए पनि उनको बस्तीमा चाहिँ उनलाई भेट्न जानै पर्ला एकपटक है <laughs> धेरै धेरै धन्यवाद नारायणजी छोटी नमस्ते नारायणजी हुनुहुन्थ्यो गराइलाबाट हामीलाई फोन गर्नुभएको थियो उहाँसँग कुराकानी गर्न छुटिएका छौँ हजुर कोही हुनुहुन्छ चन्द्र नमस्कार टु शून्य अठासी पाँतिस दुई सय बयानब्बेमा महिला सहभागी साथी दुई सय एकानब्बेमा महिला सहभागी साथी दुई सय बयानब्बेमा चाहिँ पुरुष सहभागी साथी हाम्रो शून्य अठासी पाँतिस चाहिँ हाम्रो जिल्लाको कोड हो यो शून्य अठासी चाहिँ कोड हो अनि त्यसपछि पाँतिस चाहिँ हाम्रो अब नम्बरमा अलरेडी नै हुन्छ दुई सय एकानब्बे र दुई सय बयानब्बे हामीसँग छन् महिला दुई सय एकानब्बेमा पुरुष दुई सय बयानब्बेमा आउनु होला फेरि एउटा खुसीको खबर पनि छ अबदेखि यहाँहरूले radio Sanibheri W W W dot radio Sanibheri dot com log in गर्ने इन्द्रेणी लेखेको ठाउँमा क्लिक गर्ने अनि डाइरेक्ट प्ले पनि गर्न सक्नुहुन्छ प्रोग्राम कहिलेको हो अबदेखिका प्रोग्रामहरू अनि डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ यो आफ्नो फोनमा आफ्नो आवाज सुनु सुनु जस्तो लाग्यो भने पनि यहाँहरूले गर्न सक्नुहुन्छ यो खुसीको खबर छ है कोही हुनुहुन्छ चन्द्र हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर शेरबहादुर ओली शेरबहादुरजी हजुर <laughs> हाम्रोतिर ठिक छ कति हतार हो मैले सोधेकै छैन त हाल खबर के छ भनेर त हेलो शेरबहादुरजी आवाज सुनिराख्नु भएको छ मेरो किन हतार त ब्यालेन्स छैन मोबाइलमा <laughs> शेरबहादुरजी के गर्नुहुन्छ अर्मामा बसिरहेको अवस्था यतिकै बसिराखेको अवस्था अनि दसैँ चाहिँ कस्तो भएको अवस्था हाम्रो पनि एकदम ठिकठाक रमाइलो भयो शेरबहादुरजी है अनि के चाहिँ ल्याउनु भएको छ त शेरबहादुरजी हाम्रो लागि मुक्तक हेलो हेलो हजुर शेरबहादुरजी फोनमा डिस्टर्ब छ सुरु गर्नुहोस् है ल हिजोको त्यसमाथि आज दुश्मन भएको छ हिजोको त्यसमाथि आज दुश्मन भएको छ त्यसैले संसार मेरो लागि सुनसान भएको छ त्यसैले संसार मेरो लागि सुनसान भएको छ कान्छमा एउटा पर्सना गर्दछु कान्छमा एउटा वर्षमा गर्दछु किन गरिब दुखी सबैबाट अपमान भएको छ हिजोको त्यसमाथि आज दुश्मन भएको छ त्यसैले संसार मेरो सुनसान भएको छ धेरै धेरै धन्यवाद शेरबहादुर ओलीजी हुनुहुन्थ्यो अर्माबाट आउनुभएको थियो सुटिएका छौँ उहाँसँग पनि कार्यक्रम इन्द्रेणीहरू सुन्दै हुनुहुन्छ कार्यक्रम इन्द्रेणीमा हामीसँग दुईवटा नम्बर छन् हामी यहाँहरूको दुईवटा नम्बर लिन्छौँ महिला सहभागी साथी सुन्न अठासी पाँतिस दुई सय दुई सय बयानब्बेमा पुरुष सहभागी साथी चाहिँ सुन्न अठासी पाँतिस दुई सय दुई सय एकानब्बेमा चाहिँ पुरुष महिला सहभागी साथी शून्य अठासी पाँतिस दुई सय बयानब्बेमा चाहिँ पुरुष सहभागी साथी आउनु सक्नुहुन्छ आउँदै गर्नुहोस् डायल गर्दै गर्नुहोस् भन्दै अहिले पनि एउटा मिठो गीत हामी सुन्छौँ बिछोडको करौतीले काट्नु मनै काट्यो जाँदा जाँदै मूल बाटोमा दुईवटा बाटो फाट्यो एउटा बाटो परदेश अर्को बाटो घरदेश परदेशी र घरदेशीको कहिले होला भेट फ्रम द नेपाली मुभी परदेशी प्रशान्त तामाङ र स्मृति साईको स्वर अनि लालगोपाल सुविधिका शब्दहरू यहाँहरूका लागि अबको पालोमा जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो बिछोडको करो बाटो जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो एउटा बाटो देश अर्को घर देश परदेशी र घर देशीको कहिले होला बेटा बिछोडाको कालो त्यसले काट्नु मनै काट्यो दुईटा बाटो फाट्यो हेलो अँ सरलाई पुरा गीत गाउने मुड चलिरहेछ छ सर मरुभूमि बालुवामा सपनाको खेती जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो एकदमै मिठो गीतपछि यहाँलाई स्वागत छ कार्यक्रम इन्द्रिणी यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो चाँडै eighty nine point two and hundred point eight मेगाहर्समा हामीलाई सुन्दै गर्नुभएका सबै श्रोतालाई धेरै धेरै स्वागत छ W W W dot radio Sanibheri dot com log in गरेर पनि हामीलाई सुन्दै हुनुहुन्छ यसबाहेक अब यहाँहरूका लागि चाहिँ यो W W W dot radio Sanibheri dot com log in गर्नुहोस् इन्द्रेणी भन्ने लेखेको ठाउँमा क्लिक गर्नुहोस् त्यहाँ लोगो पनि छ हाम्रो एउटा अनि त्यहाँ क्लिक गरेर तपाईँले डाइरेक्ट प्ले पनि गर्न सक्नुहुन्छ अथवा डाउनलोड गरेर पनि हाम्रो कार्यक्रम डाउनलोड गरेर इयरफोन लाएर जति बेला जहाँ पनि सुन्नु सक्नुहुन्छ मेरो आवाज भन्ने कुरा आयो खुसीको खबर यहाँलाई सेयर गर्दै हामीसँग कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ दसैँको बेलामा हजुर नमस्कार हजुर कहाँबाट कसको आवाज धर्म परियार धर्मजी के छ खबर हाम्रो एकदम ठिकठाक छ धर्माजी कि धर्मजी नानी कि भाइ <laughs> कस्तो कन्फ्युज तपाईँको आवाज सुन्दा चाहिँ अनि केटी केटी जस्तो लाग्छ है यसो नाम हेर्दा चाहिँ फेरि केटाकेटा जस्तो लाग्छ होइन <laughs> डन्ट माइन है अनि धर्मजी के छ खबर थारमारीतिर दसैँ कस्तो हुँदैछ यहाँको रमाइलो छ एकदमै ठिकै तर रमाइलो होइन अनि के गर्नुहुन्छ यहाँले थारमारीमा ल तर केही गरेर बस्नु होला है ल अनि के चाहिँ लिएर आउनु भएको छ त धर्मजी हाम्रो लागि गाना मिन गीत होइन गाना भन्यो भने चाहिँ फेरि हाम तेरे बिन भन्ने हुन्छ कि होइन <laughs> ल सुरु गर्नुहोस् दिल चोरेको केसमा कसै कसैले मेरो दिल चोरेको केसमा यो कस्तो माया हो सबै थोक त्यागेको भेट्न ओके धेरै धेरै धन्यवाद अब मिहिनेत चाहिँ गर्नै पर्छ अर्को हप्ता आउँदाखेरि है धर्म परियार चाहिँ हुनुहुन्थ्यो सल्यान थारमारीबाट हामीलाई फोन गर्नुभएको थियो अर्को साथी हुनुहुन्छ हजुर नमस्कार हेलो हेलो चन्द्र कोही हुनुहुन्थ्यो हुनुहुन्छ शून्य अठासी पाँच तिस दुई सय एकानब्बे है साथी महिलाहरूको लागि चाहिँ यो चाहिँ अनि पुरुषहरूका लागि चाहिँ शून्य अठासी पाँतिस दुई सय बयानब्बे हजुर नमस्कार हजुर नमस्कार हजुर कहाँबाट कसको आवाज हजुर म जालको सक्लादेखि हरिशङ्कर बोहरा हरिसिंह के भन्नुभयो हरिशङ्कर बोहरा हरिशङ्कर बोहरा हजुर ए भगवानकै नाम पर्छ दुइटै हजुर है हजुर के छ हरिशङ्करजी हजुर सबै ठिकै छ भन्नु अब त्यही हो सकै भाँचिसक्यो अब घाँस खाने लागिरहेको छ भनौँ घाँ भनेको मकै चाहिँ भाँचिसक्नुभयो हेलो हरिशङ्करजी हेलो हेलो हुनुहुन्थ्यो हरिशङ्करजी मलाई चाहिँ साक्षात् भगवानै आउनुभयो हरि हरिशङ्कर भन्ठानेको अब उहाँलाई चाहिँ फोनले साथ दिएन उहाँ जानुभयो नेक्स्ट कलर हुनुहुन्छ चन्द्र हामी लास्ट लास्टतिर छौँ कार्यक्रम इन्द्रेणी यहाँहरू सुन्दै हुनुहुन्छ एकजना साथीको फोन लिन पाइन्छ कि भनेको अब त्यो सम्भावना पनि हामीसँग टरेर गयो किनभने अहिलेसम्म फोनमा कसै कोही साथी हाजिर हुनुभएको छैन अब सम्भव पनि छैन यसका साथै इन्द्रिणीको आजको बसाइलाई यहीँनिर मैजाहरू गर्ने बेला भएको छ फोन गरेर रमाइलो प्रतिभासँगै रमाइलो कुराकानीमा सहभागी हुने तपाईँ र फोन सम्पर्क गर्न प्रयास गर्नुहुने तपाईँलाई धन्यवाद देश अनि विदेशमा रहेर हामीलाई सुन्नुहुने आदरणीय तपाईँ सबै श्रोतालाई पनि धेरै धेरै धन्यवाद यहाँको साथ सदा यसै गरी पाइरहँ अनि प्रविधिबाट मलाई अहिलेसम्म जगाउने मित्र चन्द्रलाई पनि धेरै धेरै धन्यवाद दिन्छु अहिले जे गर्दै हुनुहुन्छ त्यो काम सफल होस् आजको दिन र साताका प्रत्येक पलहरू हजुरका लागि शुभ सफल सुखमय र फलदायी हुन सकुन् आगामी पूर्णिमासम्म रहने दसैँलाई एकदम रमाइलोसँग सेलिब्रेट गर्नुहोस् रमाइलो गरेर आफन्तहरूसँग भेटघाट गर्दै निधारमा रात टिका पहेँलो जमारा शिरमा सिउरिँदै रमा आएर बस्नुहोस् दसैँ मनाएर आफ्नो कर्मक्षेत्रतर्फ फर्कँदै हुनुहुन्छ भने यहाँको यात्रा शुभ रहोस् भन्दै अर्को शनिबार त हामी भेट्ने नै छौँ अवश्य पनि भन्दै प्रविधिबाट चन्द्र र अन्यर कक्षबाट म महेश केसी साता दिनसम्मका लागि ओझेल पर्छौँ नेपथ्यमा अत्यन्तै मिठो गीत यहाँहरूका लागि छोड्छौँ जाँदा जाँदै उही कुरा हिजो भए जस्तै माया आज भइरहोस् वर्षौँसम्म माया उस्तै ताजा भइरहोस् नमस्कार जदो खोले